अभिव्यक्ति को और माध्यम उदगार उदगार उदगार अभिव्यक्ति का विभिन्न विधा साहित्यिक गतिविधि सृजना का पाटा र बाटाहरू जब मनहरू उद्वेलित हुन्छन् पोखिन्छन् छताछुल्ल पोखिन्छन् पानाहरूमा मनका छानाहरूमा स्पन्दित हुन्छन् मनका गानाहरूमा स्पन्दित हुन्छन् मनका गानाहरूमा तिनै मनहरूलाई एकत्रित गर्न उठान गरे उद्गार कार्यक्रम उद्गार सुनेर बसिराख्नुभएका सम्पूर्ण सृजनशील मनहरूमा म रमेश पौडेल हार्दिक स्वागत अभिवादन गर्दछु अभिव्यक्तिको अर्को माध्यम उद्गारमा साहित्यिक गतिविधिका अतिरिक्त सबै विधालाई समेटौं भन्ने छ र गर्दै पनि आइराखेका छौं त्यसै आजको उद्घारमा कवि गीतकार उत्तम भौकाजी र गजलकार सुभाष राईजीलाई पनि भेट्छौं अहिले भने घरदेश र परदेशका साहित्यिक गतिविधिहरू यस वर्षको उत्तम शान्ति पुरस्कार हिँड्दा हिँड्दै बनेका तस्विर नामक कृतिका लागि भैरव बहादुर थापालाई प्रदान गरिएको छ साहित्यकार तथा पत्रकार उत्तम कुवरको नाममा स्थापित यो पुरस्कारको राशि कलात्मक सुको प्रमाण पत्र रहेको छ आज साँझ यो पुरस्कार पुरस्कार गुटीका अध्यक्ष डाक्टर पार्थिवेश्वर तिमल सिन्हाले कृतिकार थापालाई प्रदान गर्नुभयो गत वर्ष यो पुरस्कार अन्तर्मनको यात्राका लागि जगदीश घिमरेलाई प्रदान गरिएको थियो आज पुरस्कृत श्रष्टा थापाका भनाइहरू आउँदो उद्घारमा प्रसार गर्नेछौं बेल्जियमबाट सञ्चालित नेपाली साहित्यको वेब पत्रिका समकालीन डट कमलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनि सात नारायण जयन्ता साहित्य वेब पत्रकारिता पुरस्कार दुई हजार नौका लागि प्रदान गरिने भएको छ विदेशमा रहेर नेपाली साहित्यलाई इन्टरनेटको माध्यमबाट प्रचार प्रसार सम्वर्धन र संग्रह गर्दै संसारभर पुर्याउन गरेको उच्च योगदान स्वरूप दुई सय डलर र प्रमाणपत्र सहितको पुरस्कार प्रदान गरिने कुरा अन्य शास अमेरिकाको पुरस्कार समितिका अध्यक्ष सुमन राज सिमल सिन्हाले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा जनाइएको छ बेल्जियमबाट संचालित उक्त वेब पत्रिका साहित्यकार कृष्ण बजगाईको सम्पादनमा विगत तीन वर्षदेखि नियमित रूपमा अपडेट भइराखेको छ यसअघि उक्त पुरस्कारबाट Sahityaghar dot com Belayat Nepal Japan dot com Japan र free Nepal dot com Russia सम्मानित भइसकेका छनृ बच्चनी प्रदान गर्ने उक्त पुरस्कार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा नै सास अमेरिकाका लागि कवयत्री तथा गीतकार कमला प्रसाईले प्रायोजन गर्नुभएको हो गत बाइस मे सन् दुई हजार नौका दिन बेलायतको फर्स्टोन हकिन्समा एक कार्यक्रमको आयोजना गरी प्रवासी नेपाली साहित्य समाज प्रभाव बेलायतले प्रत्येक वर्ष एकजनालाई प्रदान गर्ने प्रभाव सम्मान यस वर्ष नायक निर्माता तथा निर्देशक गोरे गुरूङलाई प्रदान गरेको छ भर्खरै अफगानिस्तानमा मृत्यु भएका गोर्खाहरूको तस्विरमा समवेदना स्वरूप पुष्पगुच्छा चढ़ाई उनीहरूको सम्झनामा एक मिनट मौन धारण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो उक्त प्रभाव सम्मान अर्पण समारोहमा बेलायतका पहिलो नेपाली काउन्सिलर धनक गुरूङलाई र पेन्सन गएर ज्यादै दुःख र मेहनतका साथ अध्ययन गरेर उच्च शिक्षा हासिल गर्नुभएका र हाल शिक्षण पेसामा संलग्न खोटाङ दिपसुङका शिवलन राईलाई कदर पत्र प्रदान गरियो त्यसै गरी नेपालबाट आउनुभएका अस्वीकृत साहित्यका अभियन्ता वरिष्ठ साहित्यकार डाक्टर कविताराम श्रेष्ठलाई पनि मुख्य अतिथिको हातबाट प्रशंसा पत्र प्रदान गरिएको थियो उपस्थित सबैलाई प्रवासका अभिभावक तथा पूर्व विशिष्ट अध्यक्ष काजीमान लिम्बु एमसीले स्वागत मन्तव्य दिनुभएको थियो भने सबैलाई खाडा उडाएर आर्थिक सचिव जितेन्द्र चेमजोङले अतिथिहरूलाई स्वागत गर्नुभएको थियो र संस्थाको बारेमा उपाध्यक्ष विश्वासदीप तिगेलाले प्रकाश पार्नुभएको थियो कार्यक्रममा कवि विजय हितान मगरले आफ्नो कविता वाचन संसदले मन्तव्य दिनुभएको थियो भने अधिवक्ता चण्डिका राज राई र मुख्य अतिथिको तर्फबाट साहित्यकार तथा पूर्व राजदूत मुराद राज शर्माले बोल्नुभएको थियो कार्यक्रमको सभापतित्व प्रभातका अध्यक्ष सुरेन्द्र इन्नामले गर्नुभएको थियो भने संस्थाको गतिविधिको बारेमा महासचिव नवराज राईले प्रकाश पार्नुभएको थियो अहिले नेपाली साहित्यमा गजलको प्रभाव निकै बढ्दो छ भोजपुरका गजल श्रेष्ठा सुभाष राई क्याप्टेनले हिजो काठमाडौँमा सम्झनाको बत्ती सार्वजनिक गर्नुभयो कृति विमोचन गर्नुभएको थियो वरिष्ठ गजलकार ज्ञानवाकर पौडेलले समारोह स्थलमै मैले उद्घारका लागि गजलकार सुभाष राईजीलाई भेटेको थिएँ मेरो गजलको शेरहरू स्थित छन् र देशभक्ति गजलमा म लागिरहेको छ अरूलाई बताएर आफू पनि बाँचिएर न साथी एकचोटि राष्ट्रप्रेम मनभरि साथी रन साथी आफ्नै मातृभूमिलाई रन मैदान पार्छौ किन आफ्नै मातृभूमिलाई रन मैदान पार्छौ किन रगतको रङ फरक छ कि जाँचिएर न साथी एकचोटि राष्ट्रप्रेम मनभरि साथी न साथी नेपालीले नेपालीलाई सत्य ठान्छौ किन नेपालीले नेपालीलाई सत्य ठान्छौ किन वैर भावलाई अहिले नै घाँसिएर न साथी एकचोटि राष्ट्रप्रेम मनभरि साँचिएर न साथी विक्षिप्त नेपालीको घाउमाथि मलम लाउन विक्षिप्त नेपालीको घाउमाथि मलम लाउन एकताको गीत गाउँदै फेरि नाचिएर न साथी एकचोटि राष्ट्र प्रेम मनभरि साथिएर न साथी अरूलाई बचाएर आफू पनि बाँचिएर न साथी धन्यवाद एकचोटि राष्ट्र प्रेम मनभरि साथिएर साथी राष्ट्रिय भावनाले उत्तोट लेख्नु भएको थियो गजल हजुर जो यति मैले दुई हजार बैसठी पाँच अठाइस म त्यति बेला भारतको सिक्किममा त्यति बेला एउटा प्रोग्राममा म गएको थिएँ त्यति बेला नै मैले यो देखेको जहाँ चाहिँ त्यति बेला हजुर नाम्ची त्यति बेला एकदमै नेपालको स्थिति दण्ड स्थिति थियो नेपालीले नेपालीलाई मारिरहेको अवस्था थियो त्यति बेला मैले त्यो सिक्किममा बसेर पनि मैले नेपालको विषयमा सोचेर लेखेको गजलहरू यस्तै गजलहरू उनासी गजलहरू छ हजुर सम्झनाको साँझ हजुर शिक्षक बडो मिठो छान्नु छान्नुभएछ हजुर यो शिक्षक एउटा म त्यति बेला घुम्ने क्रममै पूर्णैमा पुगेको थिएँ त्यति बेला एउटा गजल मैले लेखेको थिएँ त्यो टु थाउजन्ड एट बुनाई मेट्रिक्समा त्यो म लाउरे होइन तर मेरो दाईहरू लाउरे हुनुहुन्छ मेरो छामाहरू फुपूहरू सबैजना लाउरे परिवार भएकोले म एउटा घुम्ने सिलसिलामा लगायत एउटा हेभेन्ली पासको प्रोग्राममा म गएको थिएँ अनि त्यति बेला जुन मैले एउटा गजल लेखेको छु त्यसको चाहिँ टाइटल बनाएर यो सम्झनाको छाँटबुटी राखेको हो दाँतको छोरी एक्लै रुन पनि सकिन दाँतको छोरी एक्लै रुन पनि सकिन आँसुले घाउलाई धुन पनि सकिन हर रात सपनीमा आउँदै जाँदै गर्यो हर रात सपनीमा आउँदै जाँदै गर्यो विपनीन तिमीलाई फेरि छुन सकिन आँसुले घाउलाई धुन पनि सकिन सम्झनाको साँझ बत्ती बलेकै थियो सम्झनाको साथ जति बलेकै थियो पराईको भयो अरे सुन्न पनि सकिन आँसुले घाउलाई धुन पनि सकिन निश्चल तिम्रो मायालाई सम्झिएर निश्चल तिम्रो मायालाई सम्झिएर तिमीदेखि टाढा हुन पनि सकिन आँसुले घाउलाई धुन पनि सकिन मलाई भुलेर टाढा गए पनि मलाई भुलेर टाढा गए पनि तर तिमीलाई कहिले भुल्न पनि सकिन आँसुले घाउलाई धुन पनि सकिन ढाक्नु छोरी एक्लै रुन पनि सकिन धन्यवाद सम्झनाको साँझ बत्ती बोलेकै थियो डाँटो छोडी एक्लै रुन पनि सकिन सम्झनाको साँझ बत्ती यही गजल पेरबाट छान्नु भएको रहेछ आफूले लेखेका गजल कस्तो लाग्छ आफूलाई जस्तो विमोचन समारोहमा अगर प्रष्टाहरूले द्रष्टाहरूले बोल्नु भएको कुरा त यहाँले पनि सुनिसक्नु भएको छ गजल लेख्दै जाँदाखेरि यसरी संग्रह छापुला यसरी कार्यक्रम गरौँला भन्ने लागेको थियो मलाई त्यस्तो लागेको थिएन एक्ज्याक्टली म थानो छँदाखेरि मेरो मामालाको बाजे हुनुहुन्थ्यो कोपा भन्छौँ हामी उहाँले म हुँदाखेरि कृष्ण चरित्र रामायण जस्तो जुन लय हालेर उहाँले श्लोक भन्नुहुन्थ्यो सायद त्यसको म निकै चाख लिएर सुन्थेँ अनि त्यसकै प्रभाव पनि होला अनि उहाँको दाईहरू जस्तो अग्रजहरूले जुन अहिलेका एक्सनहरू छन् त्यति बेला रेडियो नेपालमा थियो त्यति बेला जुन गजल कविताहरू हजुर दाई रमेश पौडेल नवराज जोहरूले भन्नुहुन्थ्यो अनि त्योले यति धेरै प्रभाव पार्थ्यो अनि त्यसदेखि नै मैले सुरु गरेँ तर मलाई फेरि सङ्ग्रह नै निकाल्छु भन्ने लागेको थिएन भावना भन्ने चिज कहिले कहाँ कसरी छुट्छ र लेखिन्छ भन्ने कुरा हुँदैन रहेछ कस्तो महसुस गरौँ आज अग्रज प्रस्तावले ज्ञानवाकरले विमोचन गर्नुभयो ललियन रावलले यहाँले भएका गजलमाथि बोलिसक्नु भएको छ यहाँ थुप्रो कवि मनहरूको माझमा गजल मनहरूको बीचमा रहेर यो कृतिलाई कारणले गर्दाखेरिको अनुभूति त छुट्टै हुन्छ नि होइन एकदमै मलाई यति खुसी लागिरहेछ सायद त्यो खुसी सायद जीवनको यो साहित्यिक क्षेत्रमा लागिरहेको एकदम पहिलो खुसी हो मैले यति धेरै हजुरहरू दाईहरू आदरणीय दाईहरूको यति धेरै माया यति धेरै थाहा पाउँछु भन्ने पनि लागेको छैन रहेका थिए आज यसरी साथ तपाईँहरूको सहयोग पाउँदा एकदमै खुसी छु सम्झनाको साँझ बत्ती सुभाष राई क्याप्टेनले गजलकार उहाँले आफ्नो कृतिको बारेमा बोलिसक्नु भएको छ समारोह स्थलमा यो आवाज हामीले रेकर्ड गरेका हौ र यो कृति के कस्तो रह्यो ललिजन रावलले अग्रज स्रष्टा वरिष्ठ गजलकार ललिजन रावलले बोलिसक्नु भएको छ र सुभाषका गजलहरू कस्ता छन् रावलजीलाई सोध्छु म सम्झनाको साँझ बत्ती बडा निकै मिठो र यसो हृदयलाई छुने खालको यो शीर्षक छ यो कृति गजल कृतिको सुभाष राईले लेख्नु भएको यो कृति सबैभन्दा पहिले चाहिँ म के भन्छु भने गजलप्रतिको उहाँको अनुराग गजलप्रतिको उहाँको प्रेम भएको कारणले उहाँले यो कृति लेख्नु भएको छ र म आफू गजलको एउटा पाठक गजल विधालाई मन पराउने मान्छे भएको कारणले उहाँले गजल विधाप्रति देखाउनु भएको यो प्रेमको यो अनुरागको म निकै हृदयदेखि नै यसको म चाहिँ स्वागत गर्छु र अब जहाँसम्म उहाँका यहाँभित्र सङ्कलित गजलहरूको सन्दर्भ छ जस्तो गजलमा यहाँले पुनर्जागरण दिनुभएको लेखिकारीलाई थाहा छ गजल कि लेख्दै नलेख्नु लेखेपछि परिपुर्याएर लेख्नु भनेर यहाँ जहाँ पनि भन्दै हिँड्नुहुन्छ र गजल ज्ञात्मक विधा हो गति यति लय चाहिँ मिलाउनु पर्छ भन्दै आउनु भएको छ यहाँले सुभाषका गजल चाहिँ कस्तो हेर्नुभयो अब सुभाषका गजलहरू त्यो हिसाबले हेर्ने हो भने अब त्यो गजलको संरचनाका कुराहरूलाई आधार मानेर यी गजलहरूलाई हेर्नु हो भने चाहिँ अब निश्चित रूपमा सुभाष राईले मलाई लाग्छ अब अहिले हामीसँग धेरै सामग्रीहरू उपलब्ध छन् उहाँले चाहिँ गजलको संरचनाका बारेमा गजलका धेरै खास गरेर प्रविधिका कुरामा चाहिँ अलिकति ध्यान पुर्याउनु अत्यन्तै जरुरी छ अलिकति किताब निकाल्न हतारो उहाँले गर्नुभयो जस्तो लाग्छ मलाई चाहिँ अलिकति आफ्नो आफ्ना केही साथीभाइलाई अथवा अलिकति गजल सम्बन्धी केही सामान्य जानकारी गरेर मानिसहरूसँग छलफल गरेर र गजलका बारेमा अलिकति यसको मैले भने टेक्निक प्रविधि अलिकति चाहिँ जानकारी लिएको भए चाहिँ यो कृषि अझै धेरै राम्रो हुन्थ्यो तर अब म चाहिँ संरचनाका हिसाबले के भन्छु भने रविश पाखिया लगायतका जे कुराहरू छन् गजलमा आउनुपर्ने कुराहरू शेर पूर्ण हुनुपर्ने कुराहरू या जे जति कुराहरू छन् त्यसमा ती गजलहरू ठिक छन् सबैभन्दा उनको ठुलो कमजोरी भनेको चाहिँ लय विधान चाहिँ धेरै भत्किएको छ लयमा उनले आफ्ना गजलहरूलाई एउटा जस्तो अब गजल जुनसुकै गजलको पहिलो पङ्क्तिले बोकेको लय हरेक पङ्क्तिले बोक्नुपर्छ र यो बोक्नै पर्छ यो गजल लय नभएको पनि गजल हुन्छ कसैले भन्छ भने गलत कुरो गजल दिय विधा हो र लय हुनैपर्छ र एक अर्थमा चाहिँ उनका धेरै यसमा अधिकांश गजलहरूमा चाहिँ कतै न कतै लय भङ्गको स्थिति छ र उनले लयलाई मात्र उनले समात्न सक्नु हो भने मलाई लाग्छ धेरै राम्रा भन्दा राम्रा गजल यसमा र भावका हिसाबले भन्ने हो भने चाहिँ उसमा धेरै राम्रा राम्रा भावहरू छन् भावमा चाहिँ उनले निकै राम्रो गजल जस्तो अब म एउटा भनौँ उनले यहाँनिर चाहिँ मिलेको कसरी छ भने म दुई पङ्क्ति सुनाउँछु सोच्दा सोच्दै जिन्दगीमा कहिले काहीँ भुल बन्छ समयलाई चिन्न सके काँडा पनि फुल बन्छ यहाँ लय पनि मिलेको छ भाव पनि निकै राम्रो छ र यसरी लयलाई पक्रेर उनले अरू गजलहरू लेख्नुपर्छ र यो लय चेतना उनमा लय चेतना नभएको होइन लय चेतना छ तर के भने उनले त्यो लय चेतनालाई प्रत्येक पङ्क्तिहरूमा चाहिँ बोक्न सकेनन् त्यही ठुलो मतलब उनको ठुलो कमजोरी लयका हिसाबमा त्यहाँ छ तर कतिपय जस्तो दुई पङ्क्तिमा लय ट्याक मिलेको छ चक्का लगेर अलिक भत्केको छ त्यस्तै छ उनले लयमा मात्रै अलिकति ध्यान दिने हुन् भने चाहिँ नि मलाई लाग्छ उन उनीबाट हामीले नेपाली साहित्यले नेपाली जगतले राम्रा भन्दा राम्रा गजलहरू पाउनेछ र यो सङ्ग्रह सम्झनाको पाँच बत्ती यो गजल सङ्ग्रहमा सुभाष राईले विविध खालका भावहरू र अब उमेरका हिसाबले उनी कविले छन् युवा छन् र त्यस्ता गजलकारका त्यस्ता कविता कविताहरू त्यस्ताका गीतहरू त्यस्ता गजलहरू के देखिन्छ भने प्रेमले आक्रान्त हुन्छन् विश्वले आक्रान्त हुन्छन् तिम्रो सिउँदै भर्न सकिन भन्ने खालका धेरैले केही लेख्छन् तर यो भावबाट उनी धेरै माथि उठेका छन् र उनले समाजको देशको समयको आजको परिस्थिति सबै खालका यी भावहरू जो आजको मानवले भोगिरहेको थियो ती कुराहरू र एउटा समुन्नत समाजको सिर्जनाका लागि समुन्नत समाज बन्नुपर्छ भन्ने एउटा त्यो ठुलो अभिलाषा उनभित्र छ र एक हिसाबले भावका हिसाबले धेरै राम्रा गजलहरू छन् र मात्र लयमा उनले अलिकति आफूलाई सच्याए भने विश्वास साथ भन्न सक्छु सुभाष राई सत्यन नेपाली साहित्यमा एउटा राम्रो गजलकारका रूपमा भविष्यमा स्थापित हुनेछन्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 हामीले साहित्यका सबै विधाहरूलाई समेट्छौं भनेका छौं र आज कवि गीतकार उत्तम भौकाजीको पछिल्लो साहित्यिक गतिविधिका बारेमा संक्षिप्त कुराकानी पनि गर्नेछौ कवि गीतकार उत्तम भौकाजीले हिजो रूसी सांस्कृतिक केन्द्रमा गीत एल्बम शब्द सार्वजनिक गर्नुभयो कृतिको विमोचन गर्नुभएको थियो वरिष्ठ साहित्यकार जगदीश घिमरेले हिजोको त्यो साहित्यिक अनुष्ठानमा कार्यक्रम उद्घारका लागि कवि गीतकार उत्तम भौकाजीलाई मैले भेटेको थिएँ सुरुमा भने सुनौ उहाँकै कविता मेरो कविताको शीर्षक छ मेरो गीत हिजो राति मैले केही शब्दहरू लेखेँ त्यसलाई तिमीले गीत भन्यो जे जे लेखेँ मैले त्यसलाई तिमीले प्रित भन्यो शब्दहरू केही मनका थिए केही तनका छरपष्ट तरङ्गहरू सङ्गाल्दो बिम्बहरूमा लेख्दै गयौँ त्यसलाई तिमीले मायालु भावमा मनलाग्दो गरी हेरिरह्यो म झन् झन उत्साहित हुँदै लेख्दै गएँ तिमी अमुक भाषामा मुस्कुराउँदै गुनगुनाउँदै निहाल्दै रह्यौ मेरा शब्दहरूमा अचानक हराउँदै अकस्मात किन हो कुनै लेख्दा लेख्दै मेरा शब्दहरू एकाएक ठाडा हुँदै गए मेरा भावसँग टाढा हुँदै गए म भने आवाज यो रोमान्टिक क्षणलाई घुम्न नदिन मेरा शब्दहरूलाई मनमा नै फकाउन खोज्दै थिएँ मेरै मनको वरिपरि डोर्याउन खोज्दै थिएँ सोच्दा सोच्दै अचानक कहाँ के भयो छ्यापछुप बत्ती मिल्यो अँध्यारोमा छम छुमछुम शब्दहरूलाई स्पष्ट गर्न खोजे सुक्क शर्माउँदै बोलाउन खोजे तर यी शब्दहरू मेरै प्रेमिका जस्तै उज्यालो खोजीमा मबाट टाढा कतै दूर खोजिसकेको Thank you. त्यसै गरी जिन्दगीले आफैलाई छलिरह्यो मनको आगो पीरहरूको भित्रभित्रै जलिरह्यो कवि गीतकार उत्तम भौकाजीले शब्द नामक सिडी एल्बम प्रकाशित गर्नुभयो मदन पुरस्कार विजेता श्रष्टा रवि घिम्रेले यहाँको यो सिडी एल्बमको विमोचन गर्नुभयो एउटा कवि अनि गीतकार पहिला त कवि हो नि उत्तम भौकाजी डेफिनेटली अहिले पनि कवि नै हुनु म होइन अहिले अब गीतमा मेरो रहर भएर मैले अहिले गीततिर पनि कलम बनाउँछु तर मेरो बेस्ट कवि चाहिँ त्यसै गरी जिन्दगीले आफैलाई छरिरह्यो मनको आगो पीरहरूको भित्रभित्रै झलिरह्यो साह्रै राम्रो गला दिनुभएको श्रेया सोताङले शब्दभित्रको यो गीत मैले पिटुक्क जोडेको छु यो गीत वास्तवमा अहिलेको सेरोफेरोमा मैले लेखेको हो होइन अहिलेको जुन समय सन्दर्भ अनुसारको भर्खर लेटेस्टै गीत हो यो र यसलाई चाहिँ हाम्रो उदय सोताङ छोरी श्रेयाले गाइदिनु भएको छ र उदय दाईले एकदमै एप्रिसिएट गर्नुभएको छ गीतलाई र म्युजिक पनि त्यत्तिकै राम्रो गर्नुभएको छ यसबाट म धेरै आशावादी पनि छु यो गीतले केही राम्रै रेस्पोन्स आउँछ भन्ने मैले सोचेको छु यहाँको शब्दभित्र रमाउनका लागि रुसी सांस्कृतिक केन्द्रमा जहाँ विमोचन भएको थियो विमोचनपछि मैले यहाँलाई भेटेको छु र मैले चिन्दाखेरि सुरुमा चिन्दाखेरि एउटा कविको रूपमा राम्रो कविको रूपमा चिनेको हुँ जुन बेला हामी सडकमा हिँड्थ्यौँ कलम लिएर हिँड्थ्यौँ त्यतिखेर एउटा कवि मन लिएर यहाँ पनि हिँडिराख्नु भएको थियो अब के सुनाउनुहुन्छ अब एउटा कविताहरूको म सुनाउँछु यो पनि अब हुनु त यसलाई मैले कवितात्मक रूपमा लेखेको हो यसलाई गीत सम्झेर यसलाई पनि म्युजिक गरिसक्नु भएको छ सत्य स्वरूपजीले म यही सुनाउँछु मनको साथी एउटा साथीको मनमा मायाको मेरो भावनाको खुल्नै म सक्दिनँ भुल्नै म सक्दिनँ म राख्छु उसलाई मेरा आँखाहरूमा मेरा सपना विपना मेरा रहरहरूमा निसङ्कोच ऊ शर्माउँछु मेरो लाजहरूमा मेरा भाव स्वभाव मेरा आवाजहरूमा म जान्छु जहाँ मेरा बाटाहरूमा मेरा दिन र समय मेरा पाइचालाहरूमा चुपचाप ऊ आउँछु मेरो छायाहरूमा मेरा हिँडाइ थकाइ मेरो मायाहरूमा नस्तु तु धर्मी अबरीरी जीव यात्रा यत्र गर्णी करीहा यात्रा गर्मी कचरी नसोध मलाई अब यसरी जीवनको यात्रा गर्ने कसरी जनजिन्दगीको यात्राको प्रश्न कवि गीतकार उत्तम भौकाजीले सोध्नु भएको छ शब्दको न्युमा यहाँको कविता पनि सुन्यौँ हामीले र गीत पनि पेश गर्दै गएका छौँ कार्यक्रम उद्गारमा हामीले साहित्यका सबै विधाहरूलाई समेट्ने प्रयास रहेको छ गर्दै आइराखेका छौँ र त्यही न्युमा पनि शब्दकै न्युमा पनि कृषि सांस्कृतिक केन्द्रमा यो छोटो बचाइ हामीले गऱ्यौँ मिति महाकालीका कवि मनहरूले साङ्गीतिक मनहरूले कवि गीतकार उत्तम भौकाजीलाई सुन्नुभएको छ सीमा पारी पनि उत्तिकै श्रोताहरू हुनुहुन्छ जो साथ पारिरहेर नेपाली ढुकढुकीहरू साँचेर बसिराख्नु भएको छ ती ढुकढुकीहरूसँग कवि विचार उत्तम भौकाजीका अभिव्यक्तिहरू पुगेका छन् ठोकिएका छन् के भन्नुहुन्छ जाँदा जाँदै अहिले जुन तपाईँले गर्नुभयो यो गीतको एउटा लामो ऊ छ होइन अब यो पीडा सत्यको हो अनुभूति अभिव्यक्ति उत्तम भौकाजीको भोलि जीवनमा सबैलाई पर्छ त्यस्तो घटनाहरू र यसलाई चाहिँ एउटा चाहिँ हामीले सहानुभूतिको रूपमा चाहिँ लिनु लिनुपर्छ लिने हिसाबले मैले उ गरेको छु अब त्यसलाई दुःख मनाउ गरेर हुँदैन जनजिन्दगीका सन्दर्भहरू अभिव्यक्तिका माध्यमबाट यसरी नै आउने गर्छन् कार्यक्रम उद्घारको समय टुङ्गिँदै टुङ्गिँदै गएको छ बाँकी रहेको समयका लागि पनि म यही गीत छोड्छु र आजको उद्घारमा घरदेशदेखि परदेशसम्मका साहित्यिक गतिविधिहरूलाई समेट्यौं यो समेट्ने प्रयास आगामी दिनहरूमा पनि हाम्रो रहनेछ भन्दै आजको उद्घारबाट म रमेश पौडेल पनि विदा माग्दछु नमस्कार सपना होता गगन का तारी